महिलामाथि हुने हिंसाका विरुद्धमा अधिकार कर्मीहरूले आवाज उठाउँदै आएको वर्षौं भयो तर महिलामाथि हुने हिंसा कम होलान् भन्नु त कहाँ कहाँ हिंसा बढ्दै गएका छन् महिलामाथि हुने हिंसा न्यूनीकरण गर्ने उद्देश्यका साथ लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय सोह्र दिने अभियान आजबाट सुरु भएको छ गएको वर्ष जस्तै यस वर्षको नारा पनि घर शान्ति नै विश्व शान्तिको आधार दमनको प्रतिवाद गरी महिला विरुद्धको अन्त्य गरौं भन्ने तय भएको छ तर नेपालमा भने हिंसा विरुद्धका घटनामा न्यूनीकरण नआएकाले महिला विरुद्ध हुने सबै हिंसा अन्त्य गरौं शून्य सहिष्णुता कायम गरौं भन्ने राष्ट्रिय नारा तय भएको छ सोह्र दिने अभियानले महिलाहरूलाई उत्प्रेरित गर्ने गाउँटोलमा महिला अहिंसा विरुद्धको अभियानलाई लैजाने र चेतना फैलाउने बताउनुहुन्छ मानव अधिकार मस्के जिल्ला सदस्य ज्वाला बन नेपाल अधिराज्यभरि नै महिलाहरूलाई उत्प्रेषण गर्ने एवारनेस गर्ने काम चाहिँ गरिन्छ यो सोह्र दिनमा महिला समूहका कामहरू गर्छन् तिस संस्थाहरूले यसको बारेमा योजना बनाउँदैछन् तत्कालै अब योजना चाहिँ हामीले हामीसँग अहिले भइरहेको योजना चाहिँ बोलेर नै त मान्छे महिलाहरूलाई उत्प्रेषण गर्न सकिन्छ अब चुप लिएर बसेर त्यसको समाधान हुने कुरा त भएन सोह्र दिने अभियानले अलिकति कमजोरी के भने गाउँमा यो कुराहरूको म्यासेज पुग्न सकेका छैन हामीले गाउँलाई गाउँमुखी बनाउनु पर्छ यो सोह्र दिने अभियान चाहिँ गाउँमुखी बनाऊ र गाउँका महिलाहरूलाई उत्प्रेषण गर्ने काम गरौँ भनेर हरेक क्षेत्रमा र हरेक गाविसहरूमा यो कार्यक्रमहरूलाई हामीले गाउँ टोलमा लगेर यो कार्यक्रमलाई चाहिँ अगाडि लैजाउँ र एवारनेस प्रोग्राम राखौँ गोष्ठी सेमिनारहरू राख भन्ने चाहिँ हामीले अगाडि सारेका छौँ हरेक वर्षको नोभेम्बर पच्चिस तारिकदेखि डिसेम्बर दससम्म महिला हिंसा विरुद्ध सोह्र दिने अभियान चलाइँदै आएको छ पछिल्लो एक तथ्याङ्क अनुसार विश्वका सत्तरी प्रतिशत महिला कुनै न कुनै रूपमा हिंसामा पर्ने गरेका छन् महिला हिंसा अन्त्य गरौं सबै प्रकारका हिंसा लैङ्गिक विवेक मुक्त कानून बनाऊ भन्ने नै लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने मुख्य सन्देश रहेको बताउनुहुन्छ फेरि पनि मानवाधिकार मस्के जिल्ला सदस्य बन। दिने अभियानले चाहिँ महिला हिंसा महिलालाई हिंसा मुक्त गराउँ र लैङ्गिक विवेकका कानुन बनाऊ भन्ने चाहिँ यो अभियानको एउटा विशेष तात्पर्य चाहिँ त्यो हो है लैङ्गिक विवेक मुक्त समाजको निर्माण गरौँ र सबै प्रकारका हिंसाहरूलाई बन्द गरौँ भन्ने यो अभियानको मूल नारा हो महिलामाथि हुने हिंसाका विरुद्धमा महिला अधिकार कर्मीहरूले आवाज उठाउँदै आए पनि हिंसाका घटना बढ्दै गएका छन् यस्ता घटनालाई आफ्नो घरबाट नै न्यूनीकरण गर्नुपर्ने हिंसा नलुकाउने हिंसा उजागर गरियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै महिला हिंसा न्यूनीकरण गर्न सकिने बताउनुहुन्छ नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडी न्यूनीकरण गर्नको लागि चाहिँ हामीले चाहिँ यो कार्यक्रमहरू गरेका छौँ न्यूनीकरण गर्नको लागि आफ्नो घरबाटै सुरुवात गर्नुपर्छ हामीले आफ्नो घरमा चाहे चाहे छोरी बुहारीहरूलाई होस् चाहे विभिन्न आफ्नो घरमा चाहिँ अब त्यस्ता हिंसा हाम्रोपट्टि गएको कुराहरू चाहिँ लुकाउने चलन छ आफ्नो घरमा भएका हिंसाहरू लुकाउने चलन छ त्यो हिंसा लुकाउनु हुँदैन त्यसलाई चाहिँ उजागर गर्नुपर्छ यदि त्यसो गरियो भनेदेखि केही न केही न्यूनीकरण हुन्छ किनभनेदेखि यदि अब कतिपय श्रीमानले पिटेको छ भरेङमा र लडेको भन्ने हाम्रो चाहिँ जुन अझै पनि त्यो चलन छ अब त्यस्तो त्यस्ता कुराहरूले न्यूनीकरण गर्नलाई सकिँदैन हामीले चाहिँ जे हो त्यो अगाडि ल्याउनु पर्छ यदि त्यसरी ल्याइयो भनेदेखि त्यो न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ जस्तो मलाई लाग्छ दिवस मनाउनु तथा पटक पटक हुने यस्ता कार्यक्रम ठुलो कुरा होइन त्यसले कस्तो सन्देश दियो अनि समाजमा कस्तो प्रभाव पार्यो भन्ने कुरा ठुलो हो सहर बजारमा मात्र होइन गाउँ गाउँसम्म पनि महिला माथि हुने हिंसा विरुद्ध अभियानहरू सञ्चालन भएमा थप कोशी ढुङ्गा साबित हुनेछ